तिमी फुल्यौ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ तिमी फुल्यौ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो सम्झौ त गर्दा जिउन जीवनसँग सम्झौता गर्दा नचाहे नि बिस पिउनु पर्दो रहेछ नचाहे नि बिस पिउनु पर्दो रहेछ तिमी झर्यौ कतै म झरे कतै तिमी झर्यौ कतै म झरे कतै यहाँ छ रे पनि हाम्रो संग जिउने मर्ने संकल्प थिए खै कसले हो हामीलाई दुई किनारा बनायो संग जिउने मर्ने संकल्प थिए खै कसले हो हामीलाई दुई किनारा बनायो अतिथलाई सम्झी नरोइरहनु तिमी अतीतलाई सम्झी नरोइरहनु कतै म फुले कतै तिमी फुलौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुख